नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँको साथमा रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज अनि यो कार्यक्रम अर्पण समर्पण हामी हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचारपछि उपस्थित हुने गर्दछौँ करिब करिब तिन बजीसम्मको यो समय रहने गर्दछ र यो आवाज तपाईँ यति बेला विश्वको जुनसुकै कुनामा रहेर पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ कार्यक्रममा आउनका लागि तपाईँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बरलाई प्रयोग गर्न सक्नुहुन्छ कार्यक्रममा आइसकेपछि हामीले बजाउने गीत मार्फत तपाईँ आफन्त प्रियजन घर परिवार सम्पूर्णको लागि सम्झना अगाडि बढाउन सक्नुहुन्छ साथमा कसैलाई केही सन्देश दिनु छ भने पनि सन्देश दिन सक्नुहुन्छ र यति बेला कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इसारा आत्मीय मित्र विष्णुबाट मैले पाइरहेको छु ढिला नगरिकन उहाँलाई कार्यक्रममा स्वागत गर्नपट्टि लाग्छौँ हामी भने हजुर नमस्कार नमस्कार नमस्कार कहाँबाट को बोल्नुहुन्छ फर्सबाट विज्ञान श्रेष्ठ विज्ञान श्रेष्ठ नै भनिरहेको छु के छ विज्ञानजी खबर सुनाउनुहोस् खबर यस्तै झगास ठिकै छ पानी डेली आउन सकेन किसानले धान रोप्न पाएन ल पर्सामा पानी आएन आज अनि पर्सामा पानी आयो हल्का आयो तर हिजो राष्ट्रिय धान पर्वमा त्यति पानी आएन नि त धान त्यो चाहिँ हो त्यो चाहिँ हो आज त यहाँ अघि भर्खरै पनि ठुलो पानी परेको छ होइन पूर्वी चितवनको यो टाढी टाढी क्षेत्रमा चाहिँ अलिकति पानी परेकै छ है र कामना गरौँ पानी परोस् वर्षातिर किसान दाजुभाइहरूले रोपाइ गर्न पाउनुहोस् होइन रोप्न पाएन यही हो नेपालीको दुःख कुरो यही हो के होइन अब यस्तो छ आकाशे खेतीको भर पर्नुपर्ने पनि अवस्था छ होइन विज्ञानजी हजुर आज कसलाई सम्झना सन्देश के छ हजुर कसलाई सम्झने हो अथवा कसैलाई सन्देश दिन सकि सबैभन्दा फर्स्ट हाम्रो सिलिङ राम दादालाई अनि त्यसपछि अयन विष्णु दादालाई अनि अर्पण हल युनिट अर्पणलाई अनि मेरो आफ्नो घर परिवारलाई अनि मेरो हेडनर साथी हिमा काउन भएको साथी विदेश यात्रा गर्दै हुन्छ उहाँलाई शुभयात्रा भन्न चाहन्छु अनि मेरो साथीहरू भन्नुपर्दा कुम्रेजबाट आउने साथी सुनिता झाकाल अनि उता माडीबाट आउने साथी प्रेम कुमारी चौधरी अनि सानोबाट आउने साथीहरू रविना नबिना सबिना मुना रिना बिना अनि र मलाई विज्ञान श्रेष्ठ भन्ने चिनी नचिनी सम्पूर्णलाई र मेरो पक्षवासीलाई विज्ञानजी कार्यक्रममा आउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फेरि फेरि पनि आइरहनु होला अहिले पनि छुट्टिन्छ नमस्कार आउनुभएको थियो विज्ञान श्रेष्ठ पर्साबाट आफ्ना सम्पूर्ण साथीहरूलाई सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ फेरि पनि कार्यक्रममा सहभागिता जनाउनको लागि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर मैले पाएँ उहाँलाई पनि स्वागत गरौँ कार्यक्रममा हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट तारा तारा खड्का भन्नुभयो प्रजा के गर्नुहुन्छ ताराजीले बसी बसाउ चलिरहेछ अनि भण्डारातिर पानी कतिको परिरहेछ मजाले परेछ <laughs> ठिक ठिकै परेछ तर पर्दा चाहिँ मजाले परेछ होइन एकदमै अनि ताराजी खाजा खानुभयो मैले पनि खाइसकेँ ताराजी र यो समयमा कसलाई सम्झने आज धन्यवाद ताराजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार तारा प्रजा भण्डारबाट आउनुभएको थियो र उहाँसँग कुराकानी गऱ्यौँ फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा हजुर नमस्कार नमस्कार हजुर आराम हुनुहुन्छ एकदमै आराम मेघनाथजीको खबर के छ सुनाउनुहोस् त्यही त नि मेघनाथजीसँग लामो समयपछि नै कुराकानी गर्न पाइयो है होइन म त हराएको छैन मेघनाथजी म यतैतिर नै छु अनि सुनाउनुहोस् रत्नगर नौतिर के छ खेतीपातीका कुराहरू रोपाइ चलिसक्यो है अनि तपाईँले चाहिँ रोपाइ गर्नुभयो कि गर्नु भएन आफ्नो ए भनेपछि ठेक्कामा दिनुभएको छ आफैले गर्नु भएको छैन भनेपछि त आनन्दै छ मेघनाथजीलाई होइन त कसलाई सम्झने आज धन्यवाद युनिट परिवारलाई अर्पण परिवार भइहाल्यो मेरो साथीभाइहरू मेरो घर परिवार र मैले मेघनाथ पनि भनेर चिने नचिने सम्पूर्णको लागि होला नमस्कार आउनुभएको थियो मेघनाथ नेउपाने रत्नगर नौबाट र सम्पूर्णको लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ र यति बेला गीत नै अगाडि सारी बेला भएको छ यो गीत बज्दैछ तपाईँका लागि यसपछि फेरि पनि हामी उपस्थित हुनेछौँ तपाईँसँगै कुराकानी गर्नका लागि तिमीसँग जिउने मरिने चाहना छ मेरो तिमीसँग जिउने मरिने चाहना छ मेरो फेरी फेरी मैं न फेरी फेरी फेरी 依然。 te ver. अर्पण एक सय चार थोप्लो पाँच मेगा हल एकैछिनको पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत छ तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान कायम गर्ने सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघा सुनिरहनु भएको छ अनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ तपाईँसँगै कुराकानी गरिरहेका छौँ तपाईँसँगै कुराकानी गर्नका लागि दुईवटा टेलिफोन नम्बर पनि खुल्ला छन् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर तपाईँको लागि नै हामीले खोल्ने गर्छौँ तपाईँसँगै कुराकानी गर्छौँ आजको दिनमा विशेष गरी यति बेला चाहिँ पानी परिरहेको छ कतिपय ठाउँमा त पानी नपरेको पनि हुनसक्छ तर हामीले यो जुन बकुल्लहरमा यो दृश्य हेर्दा पानी परेको देखिरहेका छौँ यति बेला कोही मित्र हुनुहुन्छ उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मिलिजुली चोकबाट यो आवाज चाहिँ सुनेको तर नाम ठम्याउनै गाह्रो पर्यो ओहो डेन्जर काप्री हजुर आवाज एकदम पहिचान भएको तर नाम अलिकति बिर्सेको कारणले तर डेन्जरजी आउनुभयो फेरि पनि होइन अलिकति समय भएको थियो क्या कुराकानी नगरेको पनि होइन अनि के छ डेन्जरजी मिलिजुली चौकतिर पानी कतिको परिरहेछ अहिले पानी परिरहेछ कि परिरहेको छैन पानी परेको छैन भनेपछि त यहीँ पानी परिरहेछ मिलिजुल चोकमा पानी परेको छैन है यस्तै छ बर्खाको पानी कति बेला कहाँ पर्छ थाहै हुन्न कि है अनि डेन्जरजी क कसलाई सम्झने आज कार्यक्रममा धन्यवाद अनि अरू पनि होली हुनेलाई अनि मेरो कोटेश्वरको दाजु भाउजू भतिज भतिजी भतिज छोरा छोरा टुजत तुलसी छोरी राधा राधा छोरी सृजना छोरी अनि कान्छी छोरी मेरो अनिता विशेष अनि मेरो भान्जी गोमा भान्जी लक्ष्मी लक्ष्मी भान्जी पार्वती भान्जी सम्पूर्ण मलाई चिनी नचिनी सम्पूर्ण हुन्छ डेन्जरजी आइरहनु होला इभेन्ट सुटिङ छ नमस्कार नमस्कार हजुर आउनुभएको थियो डेन्जर काप्री मिलिजुली चोकबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ तपाईँ पनि आउनुहोला हाम्रो टेलिफोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर तपाईँको लागि हामीले खुल्ला गर्ने गर्दछौँ कार्यक्रम अर्पण समर्पण हामी हरेक दिन लिएर आउने गर्दछौँ दिउँसो दुई बजीको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्मको यो समय रहने गर्दछ र कार्यक्रम मार्फत आज सोमबार व्यवसायमा नयाँ नेपाली चलचित्रका गीतहरू हामीले सुनिरहेका छौँ जुन गीतहरू मार्फत तपाईँ आफन्त घर परिवार प्रियजन सम्पूर्णको लागि मिठो सम्झना व्यक्त गर्न सक्नुहुन्छ साथमा कसैलाई केही सन्देश दिनु छ भने सन्देश पनि अगाडि बढाउन सक्नुहुन्छ यति बेला कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने जानकारी हामीले पाइसकेका छौँ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पिठुवाबाट हजुर यो आवाज पनि सुनेकै आवाज हो आजै पनि सुने आवाज हो भीमसेन अधिकारीको आवाज हो हजुर के छ भीमसेनजी एकदम ठिकठाक अनि पिठुवातिर चाहिँ के छ पानी परेको छ कि बादल मात्रै लागिरहेको छ कि परेको छैन दाइ पानी परेको छैन है बकुलामा पानी परिरहेछ पिठुवामा परिरहेको छैन पर्ने अवस्थामा चाहिँ छ लगभग अनि पिठुवातिर के छ खेतीपाती के के भइरहेछ रोपाइँका कामहरू सुरु भएको छन् कि भएको छैन कहाँ हुनु नहरा पानी नै आएन आँटा लगाउने काम भइरहेछ ए पानी छैन है हजुर पानी झमझम पर्थ्यो भने त आकाशे पानीले नि रोपाइँ हुन्थ्यो होला है त्यो त हुँदैन तर सानो सानो पानी भएर आजदेखि आउनु थालेको त्यही हो हुन्छ भीमसेनजी क कसलाई सम्झने आज कार्यक्रममा सरस्वती दाईलाई धन्यवाद अनि चार बिराजलाई रेडियो सम्पूर्णलाई र मेरो साथीहरू घर परिवार र मलाई भिन्छन् भनेर चिन्न नसुन सम्पूर्णलाई दाई भिमसेनजी आउँदै गर्नुहोला माया होला अहिले फेरि छुट्टिन्छ नमस्कार नमस्ते भिमसेन अधिकारी पिठुवाबाट आउनुभएको थियो सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो र फेरि पनि कोही मित्र हुनुहुन्छ हामी अलिकति अन्त्य अन्त्यतिर छौँ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पोखराबाट सलिना सुनाउनु सलिनाजीको खबर के छ हाम्रो पनि एकदम ठिक छ सलिनाजी पानी चाहिँ एकदमै परिरहेछ अहिले चितवनमा पनि पुरै ठाउँबाट परिरहेको छैन यो केही भागहरूमा परिरहेको छ र समग्रमा अहिले हामी नजिकै रहेको जुन बकुलर चोकमा चाहिँ पानी मजाले परिरहेछ सलिनाजी एकदमै चिसो मौसम भइरहेछ है पोखरातिर चाहिँ के छ पानी परेको परेको परि परेको परि छ है <laughs> कतिपय ठाउँमा चाहिँ हाम्रो अब किसान दाजुभाइले पानी नपरेर रोप्न पाउनु भएको छैन <laughs> जहाँ जहाँ रोपाइ गर्नु छैन त्यही मात्र पर्छ है पानी चाहिँ एकदमै एकदमै समिनाजी ककसलाई सम्झने आज धन्यवाद बाबालाई अनि मेरो मम्मीलाई अनि मेरो भाइहरूलाई अनि सबै दाजुहरूलाई एकदमै धेरै धेरै मिस गरेको छु सलिनाजी आउने गर्दा भनाइ छुट्टिन्छ नमस्कार सलिना आउनु भएको थियो पोखराबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो र कार्यक्रमको हामी निकै अन्त्यमा छौँ विधा माग्ने समयमा छौँ छजना मित्रहरूसँग कुराकानी गऱ्यौँ पर्साबाट विज्ञान श्रेष्ठ आउनुभएको थियो भण्डाराबाट तारा प्रजा आउनुभएको थियो मेघनाथ नेउपाने रत्नगर नौबाट मेलिजुली चोकबाट डेन्जर काप्री पिठुवाबाट भीमसेन अधिकारी नि पोखराबाट सलिनामा भएको थियो जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ भोलि फेरि दिउँसो दुई बजीको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म कार्यक्रम अर्पण समर्पणको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु प्रविधिबाट साथ दिने आत्मीय मित्र विष्णुलाई धन्यवाद रामु आचार्य कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट बिदा हुन्छु नमस्कार तिम्रो तिमी बिना यो रात दिन मैले कसरी सुन्छु तिमीले मलाई भुल्नै अटेकी छु रे कि छेउरे सुन्छु पराएसँगै मोटो साटेकी छेउरे तिम्रो याद आउँछ मलाई सताउनु छ मुटु दुख्छ मेरो बेसारी भन तिमी बिना यो रात दिन कटाउँ मैले कसरी कसले जिउने बानी पार्नु छ अब मन पार हर मार्नु छ एक्लै जिउने बानी पार्नु छ तिमीले जस्तै छोड दिए नि चुपचाप स्वीकार्नु छ तिम्रो याद आउँछ मलाई सताउँछ मुख दुख्छ मेरो बिसारी भन तिमी दिन यो रात दिन कटाओ मेरे कसरी सिसा जस्तै फुटेर गए दुख्छ मोटो पोल्छ छाती खप्न सक्दिन म राति दुख्छ मोटो पोल्छ छाती खप्न सक्दिन म राति सधैँ यस्तै बज्र पात किन पर्छ मै माथि जादु आउँछ मलाई सताउँछ मुटु दुख्छ मेरो बिसारी भन तिमी बिना यो रात दिन कटाऊ मैले कसरी सुन्छु तिमीले मलाई भुल्ने आँटेकी छौ रे पराईको भरे फुल्ने आँटेकी छौ रे तिम्रो सा सुन्छु पराईसँगै मुठु साटेकी छु रे सुन्छु पराईसँगै मुठु रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट